मायाको बारेमा पिरतीको फुला पिरती होइन कला प्रीति प्रीतिको फुल मायाको बारेमा प्रीतिको फुल हो बल्ल मिल्यो सङ्गाली राखेको कुसु मेरुमाल कुसुमे मेरुमाल कुसुमे मेरुमाल बि कति राम्रो सुन्नेको हिजो यस्तै हो के मायाको महिना सुरु भयो त सबै कुरा राम्रो अनि चम्किलो देखिन्छ के जिग्री त्यही त सबिन अनि साथी यो रमाइलो गीत सँगै अरू पनि थुप्रै कुराहरू गर्नेछौँ भन्दै माया नै मायाले भरिएको स्वागत गर्न चाहन्छौ तपाईँलाई तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको छ सय छौ भागमा र तपाईँलाई मायामय साथ दिन आइसकेकी छु म तपाईँलाई नै बिछट्टै माया गर्ने तपाईँकै प्यारी साथी कला अनि तपाईँकी यो प्यारी जिग्री कलासँगै म पनि बनाउँछु है जिग्री तपाईँकै हसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन अनि हेर्नु न साथी यो सबिनको सङ्गतले हो कि म पनि क्या मायामय हुन थालेकी छु भने त्यही त मायामा पर्ने आफू अनि दोष चाहिँ मलाई कला जिग्री यो सबै भएको मेरो सङ्गतले भन्दा पनि तिमी मायामा प्रीतिमा परेको भएर हो कि यति धेरै मायामय भएको कि कसो जिग्री हो कि भन्नु त त्यस्तो चाहिँ केही होइन के सबिन माया सायामा परेको छैन है म मेरो लागि त जहिले पनि उस्तै हो नि म त जहिले पनि मायामय नै हुन्छु साथीलाई कति धेरै माया गर्छु अनि साथीबाट कति धेरै माया पनि लिन्छु मेरो लागि त हरेक महिना फेब्रुअरी र हरेक दिन भ्यालेन्टाइन्स डे लौ लौ लौ कसले फेब्रुअरी महिना र भ्यालेन्टाइन डेको कुरा गरेको थियो र ल भन्नुहोस् जिग्री यही हो क्या चोरको खुट्टा काट भन्दाखेरि जुरक्क खुट्टा उचालेको क्या अरे अब कुरा नगरेको भए पनि तिमीले भन्न खोजेको त्यही हो भनेर म बुझिहाल्छु नि सबिन तिमीले कुरालाई जेरी घुमाए जस्तै घुमाए घुमाए मेरो मनको कुरा निकाल्न खोजेको बुझ्दिन र म <laughs> जे होस् कला जिग्रीले कुरा चाहिँ टाक्रक्के बुझ्छ क्या मेरो ल भन त मलाई अनि जिग्रीलाई कोसँग तिम्रो माया प्रीति बस्यो भनेर सबिन हेर है तिमी मेरो गिद्दी खाने कुरा चाहिँ नगर अब केही कुरा भए पो सुनाउनु त बरु तिम्रो सुनाउ न तिम्रो यो दस बाह्रजनासँग माया पिरती कसरी बस्यो भनेर हेर्नु न साथी यो सबिनले चाहिँ जाने के हो के यत्रो धेरैजनासँग माया पिरती गाँच्नलाई त्यो पनि एकैचोटि अब बे कला जिग्री अब नसकिने कुरा हुँदै हुँदैन नि अब तिमीले सोच न मेरो एकजनासँग हुन्छ नि धेरै पहिला चाहिँ यस्तो चोखो माया प्रीति बसेको थियो क्या है अनि पछि पछि त हुन्छ नि अरू केटीहरू भेट्दै गएपछि कसैको आँखा उहीसँग मिल्ने कसैको नाक उहीसँग मिल्ने कसैको बोली बानी बेहोरा त्यही मेरी मोरी मायालुसँग मिल्ने क्या अनि जसमा पनि म मेरै मायलुलाई देख्न थालेपछि त कसरी सम्झाउनु यो मनलाई कसरी रोक्नु भन त अनि माया हुँदैन त निश्चल मनलाई आमा मामा हेर्नु त साथी ठ्याक्कै कृष्णजीको सोह्र सय गोपिनी जसरी भएका थिए नि यो सबिनको पनि चालामाला चाहिँ त्यस्तै छ है होइन सबिन तिमी पनि कलियुगको कृष्णजी बन्न खोजेको हो कि के हो अनि के त म त पुरा कृष्णजीको फ्यान नै हो नि रे तर हेर्नु है साथी यो सबिन जे भए पनि यसको लैलैमा लागेर चाहिँ तपाईँ यस्तो नहुनु नि अनि तपाईँको आफ्नो माया पिरतीको कथा चाहिँ हामीलाई लेखेर पठाउनु है हाम्रो नयाँ स्तम्भ मेरो माया पिरतीको कुरामा <laughs> अब म जस्तो हुने कि नहुने भन्ने कुरा त जिग्रीले आफै विचार गरिहाल्नुहुन्छ नि के कसो जिग्री तर जियोस् म त आजदेखि लेख्न थाल्छु है मेरो माया प्रीतिका कुरा अनि तपाईँ तपाईँ पनि लेख्ने होइन त ओहो कङ्ग्रेस है राज तँलाई तेरो बिहेको ए थ्याङ्क यू यार अब भोज पनि खाइयो त्यत्रो वर्षदेखिको माया प्रेम तेरो आज सफल भयो भाग्यमान त होस् नि त तर सुन्न तेरो इसासँग कसरी भेट भयो भन्न लामो कहानी छ यार तर सुन इसाको र मेरो पहिलो भेट चाहिँ मेरो ठुलो दाईको बिहेमा भएको थियो उनी निलो साडीमा आएर सजिएर आएकी थिइन् मानौ मेरै लागि सजिएकी थिए उसलाई पहिलोचोटि देख्ने बित्तिकै मेरो मुटु यस्तरी धड्किन थाल्यो कि के भनौँ म म त बयानै गर्न सकिनँ अनि उसले आफ्नो कपाल सर्लक्क मिलाएर मुसुक्क हाँसेर मतिर हेर्दा त हो म त म त बेहोसै होला जस्तो भएको थियो यार अनि अनि के भयो भन्न अनि के हुने यार कता कताबाट रु रु रु रु गरेर म्युजिक बजेको जस्तो हुन थाल्यो यार अनि लाग्यो कि उसलाई मैले आज पहिलोचोटि देखिरहेको छैन उसलाई त म वर्षौँ वर्षदेखि चिन्छु अनि इसासँग आँट गरेर बोले अनि बिस्तारै भेटघाट हुँदै माया प्रेम अनि आजै हाम्रो बिहे हुँदैछ ओहो कस्तो रोमान्टिक लभ स्टोरी यार तेरो तर तर राज तेरो जस्तो हालत त मेरो पनि होला जस्तो छ नि हेर त ऊ त्यो पिङ्क साडीमा आउने केटी ओहो त्यो देखेर त मलाई कस्तो कस्तो हुन थाले यार के के यही माया हो यस्तै यस्तै माया प्रीतिका कथा व्यथा मुटु चुड्ने खालको कथा तपाईँको पनि छ भने बाँड्नुहोस् हामीलाई हाम्रो नयाँ स्तम्भ मेरो माया प्रेमका कुरामा पहिलो भेट कसरी भयो कसरी माया प्रेमका कुराको सुरुवात भयो प्रेम प्रस्ताव कसरी राख्नुभयो त वा तपाईँलाई प्रेम प्रस्ताव कसरी राख्यो यस्तै यस्तै कुराहरू समेटेर पठाउनुहोस् तपाईँको लभ स्टोरी साथीसँग मनका कुराको नयाँ स्तम्भ मेरो माया प्रेमको कुरामा अरे सबिन कस्तो बिर्सेको है हामीले त के बिर्स्यो हो हामीले खाजा खान बिर्स्यो कि मायाप्रीतिको कथा भन्न बिर्स्यो कि के बिर्स्यो हामीले हा सबिन त्यस्तो केही पनि होइन के मैले त बिर्से बिर्से ल तिमीले पनि बिर्स्यौ है यस्तो माया पिरतीको कुरामा भुलेपछि के सम्झिन्थ्यौ र तिमीले त ल ल अब चाहिँ तिमी मेरो गीत दिन हौ बरु भन त कला चिकले तिमीले के भन्न खोजेको भनेर अब के हुनु नि अस्तिको हप्ताको कथा नि कस्तो मोडमा पुगेर टुङ्गेको थियो ए साँच्ची है कस्तो के हामी पनि रिना र निशान्तको कथा होइन हो नि सबिन अस्तिको हप्तामा रिनाले निशान्त जोसँग ऊ फोनमा मात्र राम्ररी कुरा गर्थे तर भेटेर भने बोल्न त के उसको अघि पढ्न पनि डराउँथे हो उसलाई आफूले माया गर्ने कुरा भनेकी थिए नि यस्तै हो के हेर यो माया भन्ने कुरा यस्तै हो कहिले कहाँ गएर कोसँग बस्छ भने पत्तो नै हुँदैन क्या तर झिग्री के रिनाको माया हुन्छ नि साँचो होला त उसले निशान्तलाई साँच्चीकै माया गर्छ कि त्यो के छडको लागि आकर्षण मात्र हो अँ र के निशान्तले अब रिनाको प्रेम प्रस्ताव स्वीकार्छ कि स्वीकार्दैन होला त यो सबै कुरा बुझ्नको लागि त हामीले निशान्त र रिनालाई भेट्न जानै पर्छ होइन सबिन हो नि कला झिग्री मलाई त क्या कौकुती लाग्न थालिसक्यो उत्सुकता बढेर अब के हुन्छ होला भनेर थाहा पाउनलाई क्या र झिके मलाई चाहिँ हुन्छ नि तपाईँलाई पनि त्यत्तिकै कौतुहलता भइरहेको होला भन्ने मलाई पनि त्यस्तो लागेको छ झिके त्यही भएर जाउँ न त निशान्त र रिनालाई भेट्नको लागि कथामा अहिलेसम्म इन्टरनेट र फोनमा कुरा हुँदै रिना र निशान बीचको सामिप्यता बढ्छ हुन त माया यसरी नै सुरु हुन्छ भन्ने सोचका साथ रिना निशान्तलाई मन पराउन थाल्छे तर एकहोरो माया एकतर्फी माया कहिलेसम्म त यही प्रश्नले रिनालाई सताइरहन्छ उसले आफ्नो मनको कुरा निशान्तलाई खुलेर भन्ने निर्णय गर्छे रिनाले निशान्तलाई पार्कमा भेट्न बोलाउँछे र आफ्नो मनको कुरा निशान्त सामु राख्छे कथामा अब निशान्त त्यो मान्छे तपाईँ नै हो निशान्त आई लभ यु निशान्त आई लभ यु म तपाईँलाई एकदम माया गर्छु निशान अहिले लभ यु निशान होइन होइन तिमी के भन्दैछौ रिना तिमी मलाई माया गर्छौ रे हो निशान म तपाईँलाई म तपाईँलाई साँच्चै नै माया गर्छु तपाईँको हाँसो तपाईँको त्यो मुस्कान अनि तपाईँले मलाई रिना भनेर कुरा गर्ने तरिका हो हो म तपाईँलाई माया गर्छु निशान आई लभ यु निशान आई लभ यु तर तर म म म म म के म म पनि तिमीलाई माया गर्छु भन्न खोज्नु भएको होइन भन्नुहोस् न निशान भन्नु न <laughs> तिमी मलाई माया गर्छौ रे यस्तो ठट्टा नगर न भनेको मैले ठट्टा गरेको होइन निशान हेर्नु मलाई थाहा छ तपाईँ पनि मलाई माया गर्नुहुन्छ भनेर तपाईँले मसँग बोल्ने तरिकाले तपाईँ पनि मलाई माया गर्नुहुन्छ भन्ने कुरा पुष्टि भइसकेको छ भन्नुहोस् न रिना तिमी गलत छौ म म गलत छु हो म तिमीलाई माया गर्दिन आई डोन्ट लभ यु होइन तपाईँ फेरि मसँग जिस्किँदै हुनुहुन्छ होइन म तिमीसँग जिस्किरहेको छैन रिना साँच्चै भनेको मेरो मनमा तिमीप्रति त्यस्तो केही भावनै छैन भावना छैन रे तर तर तर तपाईँले मसँग कुरा गर्ने पारा त मैले सोचे तपाईँ पनि तपाईँ पनि मलाई माया गर्नुहुन्छ भनेर हेर रिना यदि मेरो कुरा गराइले तिमीलाई मैले तिमीलाई माया गर्छु जस्तो भान पर्यो भने चाहिँ म तिमीसँग माफी माग्छु किनकि मैले तिमीलाई त एउटा साथीको रूपमा मात्रै हेरेको छु साथीको रूपमा मात्रै हेर्नु म सिरियस छु मलाई थाहा छ तपाईँ पनि मलाई माया गर्नुहुन्छ भनेर कि के म राम्रो छैन रञ्जिसान कि के म तपाईँको लायक छैन र हेर मेरो मनमा त्यस्तो कुरा कहिले आएन म त खालि तिम्रो मिल्ने साथी मात्रै हुन चाहन्छु तर तर मलाई लाग्छ तिमीले मेरो मित्रताको अर्कै अर्थ लगायौ ए मैले अर्कै अर्थ लगाएँ के के तपाईँले मलाई अर्कै अर्थ लगाउन बाध्य गर्नुभयो के भनेको मैले तिमीलाई अर्कै अर्थ लगाउन बाध्य बनाए रे हो तपाईँले गर्दा नै हो मैले मैले तपाईँलाई माया गर्न पुगेँ के सोच्नु भएको छ तपाईँले आफूलाई राति राति मलाई कल गरेर मिठा मिठा कुरा गर्ने एसएमएस गरेर छ्याट गरेर मेरो बारेमा सोध्ने र नजिक भएपछि अहिले आएर म तिमीलाई माया गर्दिनँ भन्ने के यसरी नै साथी हुने कोसिस गरिन्छ र हेर रिना तिमी रिसाउनु स्वाभाविक हो तर तर तिमी जति रिसाए पनि सत्य त्यही नै हो हेर म तिमीलाई माया गर्दिनँ र कुरा पनि यही हो आहा कति सजिलो है तपाईँलाई माया गर्दिनँ भनेर भन्दै भयो तर मेरो मायाको के मैले गरेको माया माया होइन यत्तिका दिन यत्तिका रात तपाईँलाई मेरो मनको कुरा भन्छु र र तपाईँले मलाई खुसी भएर स्वीकार्नुहुन्छ भनेको त अहिले आएर अहिले आएर यस्तो भन्नुहुन्छ तपाईँ भन्नु न भन्नु न मलाई किन स्वीकार्न सक्नुहुन्न तपाईँ किन माया गर्न सक्नुहुन्न किन र कसरी भन्ने कुरा नै होइन क्या हेर रिना यसरी नै बच्चा जस्तै कुरा गर्ने हो भने म चाहिँ जान्छु <laughs> निसाद निसाद मेरो मायालाई बस बनाएको सघाइ दिनुहुन्छ भने म म मर्छु तपाईँले मेरो मायालाई पर्छ हो पर्छ तपाईँले मेरो मायालाई हेर मैले पहिले नै भनिसकेँ अहिले म माया गर्ने मायामा पर्ने कुरा सोच्न पनि सक्दिनँ त्यसैले यसरी जिद्दी गऱ्यो भने चाहिँ जुन साथीको नाता हामी बित्छ त्यो नाता पनि भोलि नहुन पनि सक्छ त्यसैले प्लिज यस्तो कुरा नगर मलाई हतार छ म गएँ निशान्त निशान्त यसरी रिसाएर नजानुस् न म तपाईँलाई माया गर्छु म तपाईँलाई साँच्चै माया गर्छु नि सर नखानुहोस् त छोडेर पक्नुहोस् न ओइ ओइ पक्न भने एकछिन पक्न ओइ मसँग कुरा नगर्नुहोस् तसँग बोल्नु छैन मलाई माफ पाउँ हजुर माफ पाउँ मलाई थाहा छ के त मसँग किन रिसाएको भनेर अब हेर न हिजो तँलाई भेट्न आउँछु भन्दा भन्दै अर्कै काममा अल्छे के अनि अनि भन्न तराई के भने त निशान्तले नि निशान्त होइन के भयो र निशान्तलाई तैँले मनको कुरा भनिनस् र कि कि ऊ अगाडि आउन साथै निशब्द भएछ निशब्द भएको भए त हुन्थ्यो होला तर तर भनेका शब्दले निशब्द भएको बराबर भयो मामा के साह्रो साहित्य हो तेरो मैले त केही पनि बुझिनँ के भने तैँले बरु भन्न रिना अब तैँले आई लभ यु भनिस् होला अनि निशान्तले पनि एस भन्यो होला अनि अनि त्यसपछि के भयो भन्न के भयो भनेर सोधेर घाउमा नुन छर्ने काम नगर्न निशा घाउमा नुन छर्ने काम रे होइन के भयो तँलाई के भयो भने राम्रोसँग भन्न निशा निशान्त निशान्त उहाँले उहाँले मेरो मायालाई अस्वीकार गर्नुभयो सा मेरो माया त मेरो माया त बचपना माया हो रे बचपना माया ल अब त्यसो भए किन यसरी भावुक भइराखेको त अब एकजना केटाले नाइ भन्यो तेरो मायालाई अस्वीकार गर्यो भन्दैमा अब के तैँले माया नै पाउँदैनस् र र अब आइन्दादेखि माया नै नगर्ने हो र होइन के भन्न खोजेको हाँ तैँले के तँलाई के तँलाई माया बजारमा राखेको खेल्न जस्तै लाग्छ एकछिन खेल्यो अनि मन भरेपछि छाडिदियो म माया गर्छु म माया गर्छु निशान्तलाई यो कुरा उसले बुझ्नै पर्छ ए बाबा होइन के भएको भने तेरो दिमाग म बुझ्छु के तैँले उसलाई माया गर्छस् भनेर एकदमै निस्वार्थ माया गर्छस् तर तर त आफै भन् त के एकतर्फी माया गरेर पनि काहीँ हुन्छ र फेरि तँलाई थाहा छ नि माया त दुईतर्फी हुनुपर्छ भनेर र यहाँ हेर त यहाँ त तैँले मात्रै त निशान्तलाई माया गर्छस् तर निशान्त तँलाई माया गर्दैन नि तर त्यसो भए त्यसो भए त्यसो भए किन त किन ऊ मसँग नजिक भएको त किन हरेक दिन मलाई फोन गरेर मलाई माया गरेको जस्तो नाटक गर्यो मन त किन अब हेर यसमा त म तेरो पनि दोष देख्छु है मेरो मेरो दोष हो तेरो दोष अब कुनै केटा मान्छेले मिठो वचन बोल्यो रमाइलो गफ गर्यो भन्दैमा त्यो माया नै हो भनेर सोध्छौ क्या तिमीहरू अनि अनि पछि माया अस्वीकृत भएपछि चाहिँ यसरी नै रोइ कराइ गर्छौ ए त्यसो भए मैले माया के हो के होइन भनेर तसँग क्लास लिनुपर्ने रहेछ होइन त ए त्यस्तो भने होइन क्या मैले मैले त खालि के मात्र भन्न खोजेको भने नि अब त आफै भन् त तिमीहरू कहिले एकअर्कालाई राम्रोसँग भेटेर कुरा गरेका छौ कहिले एकअर्काको बारेमा बुझेका छौ फेरि तँलाई त त्यो निशान्तको अनुहार र बोली वचन पो मन परेको त उसको बारेमा तँलाई राम्ररी थाहा छ भन् त म निशान्तलाई माया गर्छु र माया गरेपछि यो कुराहरू जान्न आवश्यक हुँदैन बुझ्यो हो हो यही कुरा भन्न खोजेको के मैले तैँले तेरो दिमागमा भएको निशान्तलाई माया गर्छस् तर तर साँच्चैका निशान्तको बारेमा तँलाई थाहा पनि छैन र मलाई लाग्छ निशान्तलाई पनि तेरो बारेमा धेरै कुरा थाहा छैन त्यसैले यो माया होइन बुझिस् यो त भ्रम मात्रै हो हेर तबाट मैले मायाको परिभाषा सिक्नु पर्दैन बुझिस् फेरि तँलाई के थाहा माया भनेको के हो भनेर होइन के भन्न खोजेको तैँले सिधा सिधा कुरा गर्नु पर्दा माया गर्न लायक भइदिएको भए यसरी भौतारेर बस्नु पर्दैन थियो बुझिस पहिला माया के हो भनेर जान अनि मात्र अर्थी उपदेश दिन आइज बुझिस झन् साथी भनेर कुरा गरे सर्पलाई दुध खुवाएको जस्तै भयो ल ठिक छ यदि तँलाई साथीको कुरा अर्थी उपदेश दिए जस्तो लाग्छ भने म चाहिँ गएँ तर पछि मैले भनेको कुरा हो रहेछ है भनेर म कहाँ चाहिँ आउनु पर्दैन नि बुझिस् लौ म गएँ आई साथीको धर्म निभाउनलाई मलाई के भइरहेको छ भन्ने कुरा यसलाई कहाँ थाहा हुन्छ र निशानले त मेरो माया अस्वीकार गर्यो भने अरूको साथ पाउला भनेर कल्पना गर्नु नै बेकार छ कस्तो धोका भयो मलाई कस्तो धोका भयो मलाई माया गर्दिन अरे निशान्तले निशान्तले मलाई माया गर्नुहुन्न अरे यो सब यो सब झुट हो झुट हो हे भगवान् किन किन यस्तो भयो म बाँचेर पनि म बाँचेर पनि मर्ने जस्तो भएछु मैले यति माया गरेको मान्छेले मलाई माया गर्दिनँ अरे माया गर्दैन अरे उसले फेरि फेरि त्यो निसाले पनि मेरो मायाको खिल्ली उडायो मैले मैले गलत बुझेको रे तर मैले गलत बुझेको होइन मैले मैले साँच्चै माया गरेको तर तर के निसाले भने जस्तै म म एकतर्फी माया त गर्दिन थिएँ उहाँलाई तर यो कसरी हुन सक्छ कसरी मैले उहाँलाई माया गर्छु भन्ने कुरा त त थाहा नभएको भए के उहाँले मसँग यति आत्मीयताका साथ कुरा गर्नुहुन्थ्यो र तर तर मेरो बुझाने गलत पनि त हुन सक्छ मैले मैले निशाले देखाएको आत्मीयतालाई माया भनेर बुझेको पनि त हुन सक्छ र निशाले भनेको जस्तै मैले साथीलाई गरेको व्यवहारलाई माया भनेर सोचेको पनि त हुन सक्छ हे भगवान् यदि मेरो एकतर्फी माया थियो र निसाथले मलाई एउटा साथीको नाताले मात्र हेरेको भए त यो माया यो माया नै होइन त्यसो भए त्यसो भए म किन म किन यसरी छटपटिरहेको छु त्रिसाले भनेको जस्तै म मेरो दिमागमा भएको निशान्तलाई माया गर्छु के यो सब एक भ्रम हो तर हो नि मलाई के थाहा छ निशान्तको बारेमा मैले त खालि मैले हेर्न खोजेको निशान्तलाई मात्रै चिन्छु तर उसको मनको कुरा उसको इच्छा आकाङ्क्षाको बारेमा त मैले मैले कहिले पनि बुझ्ने प्रयास नै गरेको छैन र र निशान्तलाई पनि त मेरो इच्छा आकाङ्क्षाको बारेमा केही थाहा छैन त्यसो भए त्यसो भए यो माया कसरी भयो यो त यो त मेरो मनमा सृजित भ्रम मात्रै हो भ्रम मात्रै म बेकारमा निशान्त र निशासँग रिसाएँ मलाई साथ दिन आएको निसालाई पनि मैले जथाभावी भने हे भगवान् मैले जे पाएँ त्यही भने निसालाई पनि होइन होइन मैले बेकारमा आवेशमा आएर गल्ती गरेँ म म निसा त निशानसँग भोलि नै माफी माग्छु हो हो म माफी माग्छु उनीहरूसँग निसा तिमी यहाँ निशान्त तिमी पनि यहाँ अँ हेर न रिनाले मलाई एसएमएस गरेर स्कुल सकिना साथ यहाँ चौरमा भेटौँ भनेको थिएँ त्यसैले म यहाँ आएको ए हो र मलाई पनि त रिनाले एसएमएस गरेर यहाँ बोलाएको थियो नि ए, सरी है म ढिला भएँ लौ लौ तिमीहरूलाई यो फुल पहेँलो गुलाबको फुल अँ पहेँलो गुलाबको फुल जुन मित्रताको चिन्ह पनि हो तर यो किन किन दिएको हामीलाई किनभने म दुवैजनासँग माफी माग्न चाहन्छु निशान्त आइएम सरी तपाईँको कुरा नसुनिकन एकहोरो तरिकाले मायाको रटान लगाइरहेकोमा र निशा आइएम सरी तैँले हिजो मलाई दिएको साथलाई नकारात्मक तरिकाले विश्लेषण गरेकोमा त्यसो भए त्यसो भए त त ठिक छ सहिले सत्य सुन्छस् अँ साँचो कुरा भन्न म ठिक त छुइनँ के रे त्यसको मतलब तिमी अहिले पनि मसँग माया गर्छौ त्यसो त होइन निशान्त म अहिले पनि माया गर्छु तर मेरो दिमागमा भएको निशान्तलाई हिजो मैले धेरै सोचे र मलाई लाग्यो तपाईँ को हो मलाई राम्ररी थाहा छैन त्यसैले एकअर्काको बारेमा त हामीलाई थाहा छैन भने यो माया होइन रहेछ भन्ने कुरा मैले बुझेँ त्यसको मतलब हामी पहिले जस्तै साथी हुन सक्छौँ अँ हुन सक्छौँ तर तर पहिले जस्तै मलाई दिनदिनै फोन गरेर एसएमएस गर्ने चाहिँ नगर्नु ल किनकि किनकि म यो सब कुरा बिर्सन चाहन्छु तर मेरो एउटा अनुरोध छ मान्नुहुन्छ हुन्छ भन न अबदेखि कसैसँग कुरा गर्दा आत्मीयता त बढाउनु तर त्यो आत्मीयता के हो साथीको नाता हो कि अरू नै भन्ने कुरा चाहिँ प्रष्ट पार्नु ल हुन्छ म लाग्छु अब भेटौँला नि पछि हुन्छ निसा म लाग्यो है ए हुन्छ ओ रिना तँ त साँच्चीकै निशान्तलाई भुन चाहन्छस् र हेरौँ के हुन्छ तर यदि निशान्त र म राम्रो साथी भयो र एकअर्कालाई राम्ररी चिन्न थाल्यो भने त मैले चाहेको माया एकतर्फी नभई दुईतर्फी पो हुन्छ कि त्यो त पछि गएर थाहा हुन्छ नि कि कसो अचम्म लाग्छ भने नि पहिला पहिला कुरा गर्दा खुब माया गर्छु केयर गर्छु भन्ने भान पार्छन् नआएको फिलिङ्स पनि आउँछ नि त्यस्तो भयो भने त फेरि नौ दस कक्षामा पढ्दा त उमेर नै त्यस्तो हुन्छ नि कोही अलिक नजिक भयो धेरै गफ कुराकानी भयो भने त्यसलाई नै माया सम्झेर बस्ने अनि अनेक सपनाहरू देख्न थाल्ने भनेको त स्वाभाविक नै हो नि अनि रिनालाई त्यस्तो हुँदैन त बिचर रिना कला जिग्री के हो तिमी त गोली पड्के जस्तै पट्टा पड्किनु पो थाल्यो त बा अनि पड्किनु परेन त सबिन अब रिनाको अवस्था देखेर मलाई एकदमै नराम्रो लाग्यो कि निशान्तले उसँग यस्तो व्यवहार देखाइरहेको थियो कि उसले पनि रिनालाई मन पराउँछ भन्ने कुरामा रिना एकदमै विश्वस्त थिए तर पछि गएर उसलाई निशान्तले मन पराउँदिन भन्दा त रिस उठिहाल्छ नि त्यो पनि हो है तर कता कता रिनाको पनि गल्ती छ नि अब उसले पनि अलिक टाइम नै नलिए राम्ररी सोच विचारै नगरी बुझ्दै नबुझी आवेशमा आएर निशान्त प्रेम प्रस्ताव राखी तर यसो गर्नुभन्दा पहिला त उसले नि निशान्तसँग फोनमा मात्र गफ नहरेर भेटेरै खुलेर बोल्ने उसको बारेमा अझै नजिकबाट बुझ्न खोजेको भए त सायद रिना त्यति धेरै तनावमा हुन्न थियो होला नि हो कि भन त हो नि है त्यो त यसको मतलब दुवैजनाको गल्ती बराबर नै छ निशान्तले आफू जस्तो हो त्यस्तै नै आफूलाई प्रस्तुत गरेको भए र रिनाले पनि प्रेम प्रस्ताव राख्नु अघि धेरै कुराहरू बुझेको भए सायद उनीहरूलाई यति धेरै गाह्रो हुन्न थियो होला फोनमा गफ गरेको भरमा उसलाई मन पराउँछु उसको सपना देख्छु भन्ने कुराहरू पनि एक किसिमले त भ्रम नै रहेछ नि होइन त सबिन हो नि गलत र यदि पहिले नै सबै कुरा किराको भए रिनाले आफ्नो पढाइ बिगार्नु पर्दैन थियो होला निशासँगको मित्रतामा पनि त फाटो आउँदैन थियो नि अँ तर जे हो सबिन पछि झन् कुनै नराम्रो परिणाम हुनुभन्दा पहिले नै रिनाले सबै कुराहरू बुझी र निशा र निशान्तसँग माफी मागी र निशान्तले पनि आफूले गर्दा रिनालाई गाह्रो भएको कुरा बुझी माफी मागेको र अबदेखि कोसँग कतिको आत्मीयता बढाउने अथवा कसरी कुरा गर्ने कसरी व्यवहार गर्ने भन्ने कुरामा विचार पुर्याउँछु भनेको सुनेर चाहिँ एकदमै राम्रो लाग्यो है है हुन त तिमीले भने जस्तो त्यो उमेर नै यस्तै हो क्या कोही अलिक नजिक आयो भने आफ्नो बडी केयर गर्छ भने ऊ हुन्छ नि यत्तिकै लपरा जस्तो चाहिँ भइहाल्छ क्या तर कसलाई झिक्रे तिमीलाई लाग्दैन यस्तै उमेरमा नै हो हामीले आफ्नो भावना बुझ्नुपर्ने आफूले चाहेको के हो त आफ्नो प्राथमिकताको विषय के हो भनेर चाहिँ यही उमेरमा बुझ्नुपर्छ होइन र त्यो त पक्कै पनि हो नि सबिन उमेरलाई दोष दिएर बस्नुभन्दा पनि हामी आफै नै सजग भयौँ भने त हामीलाई नै राम्रो र फाइदा हुन्छ जस्तो लाग्छ है मलाई पनि र अर्को कुरा नि साथी यदि कोही मनपर्छ वा राम्रो लाग्छ भने त्यो बारेमा हामीले पहिला नै एकदमै राम्ररी विचार चाहिँ गर्नुपर्छ होला है र यो बारेमा हामीले योभन्दा अघिल्ला कार्यक्रमहरूमा पनि त धेरै कुरा गरिसकेका थियौँ नि हो नि र एकचोटि आत्मजागरुक सिपको प्रयोग गरेर पनि आफू कस्तो स्वभावको मान्छे हो आफूले चाहेको के हो कस्तो खालको मान्छे आफ्नो जीवनको लागि ठिक हुन्छ त भन्ने कुरा चाहिँ बुझ्नु एकदमै आवश्यक छ है जिग्री अँ पक्कै पनि हो है यसरी हामी आत्मजागरुक भइसकेपछि आफ्ना मनका कुरा र आफूलाई नै राम्ररी बुझिसकेपछि मात्र प्रेम प्रस्ताव राख्ने कि नराख्ने भनेर निर्णय चाहिँ लिनुपर्छ जस्तो लाग्छ है साथी पक्कै पनि हो है जिग्री र प्रेम प्रस्ताव राख्नु अघि नै हामीले जहिले पनि प्रेम प्रस्तावको सकारात्मक उत्तर यानि कि यस नै आउँछ भन्ने चाहिँ हुँदैन है त्यसैले जे नै उत्तर आए पनि यस होस् या नो त्यसलाई चाहिँ हामीले स्वीकार्न सक्ने हुनुपर्छ है जिग्री हो ल यो कुरा चाहिँ मलाई पनि एकदमै चित्त बुझे है सबिन हुन त नि साथी हामीलाई यस्तो अवस्थामा आफूलाई सम्हाल्न पक्कै पनि गाह्रो हुन्छ आफूले माया गर्ने मान्छे उसको बारेमा धेरै सपनाहरू सजाएको मान्छेले आफ्नो प्रेम प्रस्ताव नस्वीकार्दा एकदमै पीडा त हुन्छ केही पनि गर्न मन नलाग्ने र यस्तो अवस्थामा त जो कोही पनि पुग्न सक्छ नि हो नि तर झिग्रे एकचोटि विचार गर्नुहोस् त एकजना मान्छेको अस्वीकृतिले गर्दा हामीले आफ्नो लगत आफूसँग सम्बन्धित हरेक कुरा जुन हाम्रो लागि यति धेरै महत्त्वपूर्ण छ नि जस्तै साथी घर परिवारसँगको सम्बन्ध आफ्नो पढाइ आफ्नो भविष्य हो यिनीहरूलाई हामीले कतै हानि त गरिरहेका छैनौँ हो साथी यस्ता कुराहरूको विचार हामीले पक्कै पनि गर्नुपर्छ हाम्रो कतिपय साथीले लेखेर पठाउनुहुन्छ कि म एकजनालाई मन पराउँछु र उसलाई प्रेम प्रस्ताव राख्ने सोचेर प्रेम प्रस्ताव पनि राखेँ तर उसले मलाई मलाई म त तिमीलाई माया गर्दिन भनेर भन्यो म बिना बाँच्न सक्दिन म मर्छु जस्तो लाग्छ अब के गरौँ भनेर लेख्नुहुन्छ र यस्तो अवस्थामा आफूलाई सम्हाल्न नसक्दा कतिपयले आफूलाई हानि गर्ने कामहरू पनि गरिरहनु भएको हुन्छ हो नि तर धेरै जसो चाहिँ के हुन्छ भन्दाखेरि झिरी जब उमेर बढ्दै जान्छ यानि हामी ठुलो हुँदै जान्छौँ नि अनि आफ्नो पुरानो कुराहरू आफू पागल भएको जस्तो कुराहरू सम्झिँदा चाहिँ हाँस उठ्ने रिस उठ्ने पनि हुन्छ क्या र रिस उठ्नुको कारण चाहिँ के हो भनेदेखि नि झिक्री त्यो बेला म त्यस्तो पागल नभए भएको भए मेरो पढाइ बिग्रिँदैन थियो होला वा हुन्छ नि मेरो साथीभाइसँगको सम्बन्ध बिग्रिँदैन थियो होला म घरमा सबैजनासँग धेरै रिसाउँदिन थिएँ होला र आफूलाई मनपर्ने खेल खेल्न छोडेको थिएँ लेख्न छोडेको थिएँ त्यो कुराहरू सम्झिँदा चाहिँ हुन्छ नि झिक्री यस्तो रिस उठेर आउँछ नि होइ साथी साँच्चै नै यस्तै हुन्छ मेरो दाई दिदीले पनि मलाई सुनाउनुहुन्छ कि यी कुराहरू र अचम्म पनि लाग्छ त्यसैले साथी पछि गएर हामी यसरी पछुताउनु भन्दा पहिले नै हामी सजग भयौँ कुराहरू राम्ररी केलायौँ भने पछि नराम्रो महसुस पनि गर्नु पर्दैन आफैले आफैलाई धिकार्नु पनि पर्दैन के कसो त साथी पक्कै पनि हो नि गलत तर यदि तिमी नै होइन कला यस्तै अवस्थामा पुग्यो भने चाहिँ के गर्छौ भन त अँ हुन त सबिन भन्न जति सजिलो हुन्छ नि गर्न त्यति नै गाह्रो हुन्छ भन्छन् तर पनि नि साथी यदि म त्यस्तो अवस्थामा पुगेँ भने पक्कै पनि नराम्रो महसुस त हुन्छ नै तर पनि त्यो बेलामा आफूलाई सकेसम्म सम्हाल्न खोज्थेँ मलाई एकदमै धेरै नाच्न र चित्रकला कोर्न मन लाग्छ त्यही भएर नाच्ने र चित्र बनाउने गर्थेँ ताकि मेरो ध्यान अन्त नजाओस् अनि अरू चाहिँ के के गर्थ्यो त कला अनि नि सबिन म त एक्लै चाहिँ बस्दै बस्दिन थिएँ के किनभने नि साथी एक्लो बस्दा त झन् ती कुराहरू सम्झिने र तनाव हुने गर्छ त्यसैले साथीहरूसँग कुरा गर्थे घर परिवारको सदस्यहरूसँग समय बिताउँथे उहाँहरूलाई घरको काममा पनि सघाउँथे वाह कला तिम्रो कुराहरू सुनेर त मलाई ख्या रमाइलो लाग्यो भनेदेखि नि जिग्रे तपाईँले पनि कलाले जस्तै गर्नुभयो भने पक्कै पनि तपाईँ त्यो समयमा हुन्छ नि तनावबाट मुक्त भइहाल्नुहुन्छ क्या जिग्रे अनि सबिन तिमी चाहिँ के गर्छौ नि अब म त के गर्नु नि झिग्री अब हुन्छ नि एउटा गयो अर्को आइहाल्छ नि भनेर सोच्थेँ नि <laughs> सबिन त्यस्तो होइन के साँच्ची नै भन न के गर्छौ <laughs> ल ल है त म त के गर्छु भनेदेखि नि अब दुःख त पक्कै लागिहाल्छ हेर एकहरू पनि हुन सक्छु होला तर झिग्रे एउटा कुरा के सोच्छु थाहा छ तपाईँलाई उसले मलाई के के कारणले गर्दा रिजेक्ट यानि कि हुन्छ नि अस्वीकार गरी नो भने भनेर त्यो चाहिँ सोध्छु क्या पहिला अनि ममा केही खोट रहेछ भने त्यसलाई सुधार्न खोज्छु अनि मेरो कुनै नराम्रो बानीले गर्दा हो भने त्यो बानीलाई राम्रो बनाउँछु अनि त अर्को पटकको लागि त तयार भइहाल्यो नि अनि त सियोरियस भनिहाल्छ नि तिमी त अनि के त अब अर्कोचोटि पनि अस्वीकार भयो भने त झन् कति रिस उठ्छ होला भन त मलाई ओफो सम्झेर कस्तो भइसक्यो मलाई तर हुन्छ नि अर्को कुरा के गर्छु भनेदेखि नि यदि केही गरेर फेरि पनि प्रेम प्रस्ताव अस्वीकार भयो भने सामान्य रूपमा लिन्छु र उमेरलाई बनेकै रहेन रहेछ म जस्तो केटा त्यो केटीको भाग्यमै रहेन रहेछ भनेर हुन्छ नि आफैलाई हुन्छ नि खुसी राख्छु र आफ्नो जे जे काम गर्नुपर्ने सबै गर्छु अँ है त्यो पनि एक हिसाबले सोच्ने हो भने त ठिकै हो कि साथी हामीले कुनै कुनै कुरालाई हल्का रूपमा लिने त्यसको सामना गर्ने गर्यौँ भने सायद त्यो समस्या हामीले सोचेको जति ठुलो चाहिँ नहुन पनि सक्छ र यति भन्दै अब हाम्रो केही साथीहरूलाई पनि सोधेका थियौँ कि उहाँहरू चाहिँ आफू अस्वीकृत भएको अवस्थामा के गर्नुहुन्छ भनेर त्यही भएर सुनौ है त म बबिता परियार घर उदयपुर यदि मैले चाहिँ कसैलाई प्रपोज गरेँ र त्यो मान्छेले चाहिँ मेरो प्रपोजलाई चाहिँ अस्वीकार गर्नुभयो भने चाहिँ म चाहिँ के लाग्छ भने म चाहिँ दुःखी हुनुपर्ने कारणै छैन कि दुःखी त ऊ हुनुपर्छ जसले चाहिँ मेरो मायालाई बुझ्न सकेन होइन जुन मैले चाहिँ एउटा ट्रु लभ गर्थेँ ती सबै अनि त्यो त भइहाल्यो होइन अनि उहाँले एक्सेप्ट गर्नु भएन भने चाहिँ त्यो अब भनौँ न माया गर्ने मान्छे मतलब हुन्छ नि उहाँले माया गर्नुहुन्न होला यदि उहाँले चाहिँ बाहिरी रूपमा चाहिँ एक्सेप्ट गरेर भित्री रूपमा चाहिँ नगरिदिएको भए झन् गाह्रो हुन्थ्यो होला होइन त्यो हिसाबले पहिले नै स्वीकार गर्नु भनेको चाहिँ हामीलाई पछि पनि अलिक सहज पनि हुनु हो क्या त्यो हिसाबले चाहिँ एक्सेप्ट गरेन भनेर म चाहिँ चित्त दुखाउने अथवा म चाहिँ आफूलाई नै ए यस्तो उस्तो भन्ने टाइपले चाहिँ मलाई लाग्दैन थियो म चाहिँ बरु खुसी हुन्थेँ किनकि ऊभन्दा अझै राम्रो मान्छे मैले पाउँथेँ कि जस्तो पनि लाग्थ्यो होला पर्वत घिमिरे आफूले जुन अस्वीकार भयो भने पनि अब हामीले जुन गर्ने कामहरू गरिरहेका कामहरू त्यसलाई छोडेर होइन हामी एकदम पश्चाताप मान्ने कुरो त हुँदैन होइन हाम्रो जिन्दगी जसरी पहिला चलिरहेको छ त्यसरी नै अगाडिका बाटाहरू चलाउनु त पर्छ नि त्यही हो मेरो नाम यदा सुरिना पहिले पहिलोचोटि त होइन अब कसैबाट एक किसिमले कसैलाई माया गरियो उसबाट अब रिटर्नमा माया पाइएन भने त अभियसली अब दुःख लाग्नु त स्वाभाविक नै हो तर पनि अब जबरजस्ती मायामा अब कुनै सर्च पनि हुँदैन माया जबरजस्ती पाउने कुरा पनि होइन त्यही भएर उसले मलाई माया गर्दैन त के छ मैले उसलाई माया गर्छु त्यति तिमीहरू लागि काफी छ भनेर म चाहिँ त्यस्तो सोचेर बेबी बस्छु होला तर ऊभन्दा नि बढी माया गर्ने एटिट्युड पायो भने त अभियसली माई नट हिम भन्ने हुनसक्छ ओहो हाम्रो साथीले त कति राम्रा राम्रा कुरा गर्नुभएको है र साथी तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद है आफ्नो विचार राख्नु भएकोमा हो नि र हामीलाई सुनिरहनु भएको झिग्री तपाईँले पनि हाम्रो साथीको कुरा र हाम्रो कुरा पनि सुन्नुभयो होला र हामीसँग केही हदसम्ममा सहमत पनि हुनुभयो होला र असहमत पनि हुनुभयो होला नि होइन झिग्री अँ तर जे नै भए पनि नि साथी तपाईँ यदि यस्तो अवस्थामा पुगिहाल्नु भयो भने आफूलाई हानि हुने कुनै पनि काम नगर्नुहोला आफ्नो प्राथमिकताका कुराहरू जैसे की पढाइ भविष्य साथी र परिवारसँगको सम्बन्धलाई असर नपुगोस् आफूले चाहेको कुरा आफूले भविष्यमा देखेको सपनाको बारेमा सोच्नु र बितेका कुरालाई जीवनको एउटा पाठको रूपमा लिनुहोला भनेर पनि अनुरोध गर्न चाहन्छौ हो नि झिग्री तर के थाहा यस पनि त आउन सक्छ नि त्यस्तो भयो भने चाहिँ नि झिग्री अबका दिनमा आफ्नो प्रेमी वा प्रेमिकासँग सम्बन्ध कसरी राम्रो बनाउन सक्नुहुन्छ कहाँ कहाँ घुम्न जान सक्नुहुन्छ के के रमाइलो गफ गर्नुहुन्छ भन्ने कुराहरू पनि योजना बनाइराख्नुपर्छ जिग्री किनकि सम्बन्ध राम्रो बनाउनुको लागि त यी कुराहरू चाहिँ चाहिन्छै जिग्री हो कि भने त कला जिग्री हो सबिन हो अब तिम्रो कुरा कसरी होइन भन्नु बरु अब चाहिँ यो हप्ताको एसएमएस पोल प्रश्न पो सोध्ने कि सोधौ न किन नसोध्ने बरु जिग्री भर्खरै मेरो दिमागमा एउटा प्रश्न झझल्क बलेर आएको छ त्यही भएर म सोधिहाल्छु है त र जिग्री यो हप्ताको एसएमएस पोल प्रश्न रहेको छ तपाईँ आफ्नो प्रेम प्रस्ताव स्वीकार भयो भने के गर्नुहुन्छ जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए सम्बन्ध कसरी अघि बढाउने भनेर योजना बनाउँछु अप्सन बी स्वीकार भयो भइहाल्यो नि के टाउको दुखाइराख्नु अप्सन सी मक्ख परेर बस्छु नि र आफ्नो मत हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेका मत ए बी वा सी लेखेर पठाउन सक्नुहुन्छ सत्तरी सत्तरी यानि कि सात शून्य सात शून्यमा ए साथीसँग मनको कुरामा चिठी आयो है 来来来来，接接来哟！ साथी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई रमाइलो साथ दिइरहेका छौँ तपाईँकै प्यारा साथीहरू कला र सबिनले र झिग्री माया माया माया माया भन्दै तपाईँले नै माया गरेर पठाउनु भएको लेटर एसएमएस र इमेल पढ्ने बेला भएको छ बरु कला पढिहाल न ल ल भइहाल्छ नि सबिन बरु मेरो हातमा भएको एउटा एसएमएस छ त्यो पढिहाल्छु है त र यो एसएमएस चाहिँ हामीलाई भरौल भन्ने ठाउँबाट पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ आजको नाटकले मलाई पुरानो याद दिलायो साथी र मेरो पुरानो याद के हो भने नि मैले मातेको सुरमा काकीको बहिनी वा सानीमा पढ्नेलाई जबरजस्ती गर्न खोजेको थिएँ तर हातपात मात्रै भयो सेक्स भने गरिन मैले मातेको सुरमा यस्तो नराम्रो दुर्व्यवहार गरिहालेछु यो त मलाई भोलिपल्ट मात्रै थाहा भयो अनि फेरि उसलाई मेरो अनुहार देखाउन नै लाज लाग्यो मैले पछि गएर फोन मार्फत आफै सरी भने र अब फेरि त्यस्तो गर्दिन भनेर माफ पनि मागे र उसले कसम खान लगायो र माफी स्वीकार गर्यो र म अरू साथीहरूलाई पनि के भन्न चाहन्छु भने मातेर वा नमातेर कहिले पनि यस्तो नगर्नु होला र केटी साथीहरूलाई पनि के भन्न चाहन्छु भने यस्तो जसले गर्न खोज्छ यसलाई प्लिज प्लिज लाज नमानिकन वा नडराइकन प्रहरीकोमा खबर गरिदिनु होला भन्न चाहन्छु र साथीहरू मैले जस्तो चाहिँ जीवनमा बिर्सेर पनि नगर्नु होला भनेर पनि भन्न चाहन्छु कस्तो राम्रो कुरा लेखेर पठाउनु भएको जिग्रीले भन्दै नि थ्याङ्क यू जिग्री धन्यवाद छ तपाईँलाई तपाईँले यति राम्रो कुरा लेखेर पठाउनु भएको छ नि ओहो के भन्नु र हुन त नि झिग्री माथिकै अवस्थामा पनि तपाईँले गल्ती गर्नु भएको छ तर तपाईँले आफ्नो गल्ती स्वीकारेर आफ्नो सानो आमा पढ्नेसँग माफी माग्नु भयो र अबदेखि त्यस्तो गल्ती गर्दिन भनेर जुन कसम खानु भएको छ नि त्यो चाहिँ एकदमै राम्रो लाग्यो है पक्कै पनि साथी र तपाईँले जुन कुरा लेख्नु भएको छ नि कोही कसैमाथि यस्तो दुर्व्यवहार भयो भने चुप लागेर सहेर नबसौँ आवाज उठाउँ भनेर यो कुरा एकदमै सही हो हामीलाई मद्दत गर्ने धेरै हातहरू छन् त्यसैले अरूको गलत कदमले हामी आफू पीडामा नबसौँ बरु नराम्रो काम गर्नेलाई सजाय दिलाउ होइन सबिन हो नि कला तर साथी एउटा कुरा के पनि थप्न मन लाग्यो भने नि हामीले कुनै पनि कुलत चाहे त्यो मादक पदार्थ सेवन होस् या त धुम्रपान सेवन या त अरू नै कुनै लागू पदार्थ हो यस्ताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै नै असर गरिरहेको हुन्छ र आफूलाई मात्र नभएर यसले त अरूलाई पनि हानि गर्छ त्यसैले आफू के गर्दैछौ कुनै कुलतमा छौ छैनौ भन्ने कुराहरू पनि विचार गरौ भन्दै अर्को एसएमएस पढ्न त तर्फ लाग्छौँ है त र यो अर्को एसएमएस म पढ्छु है त जिग्री र उहाँ लेख्नुहुन्छ कार्यक्रम साथीसँग मनका कुरा मनको सहयोगी साथी लाग्छ र यसपटक छ सय एकौ भागमा प्रसारण भएको कथा राम्रो लाग्यो महिला यौन दुर्व्यवहार हरेक क्षेत्रमा आफ्नो सहकर्मी र परिवारको सदस्यबाट नै बढी हुने गरेको छ म कक्षा दसमा पढ्छु मेरो अङ्ग्रेजी पढाउने सरले मलाई पढ्न सिकाउने बाहनामा मसँग नजिकिन थाल्नुभयो भयो सुरुवात म खुसी पनि भएँ एसएलसी नजिक आइरहेको समयमा सरसँग खुलेर सिक्न पाउँदा स्कुल छुट्टी भएपछि म सरका बुक माग्न गएँ सरले साथीहरू पनि छैनन् तिम्रो बुक रुममा छ भनेर लिएर जानुभयो एकछिन पढ्न सिकाउँछु भन्नुभयो तर सरले मलाई जहाँ तै छुन जिस्काउने गर्नुभयो म छाँगाबाट खसेको जस्तो भएँ र बल्ल तल उम्केर घर जान सफल भएँ मैले यो कुरा कसैलाई सुनाउने आँट गरिनँ उहाँ त मेरो सर उहाँको शिक्षा मलाई चाहिन्छ भनेर रोइरहे शिक्षा लिनु मेरो अधिकार र शिक्षा दिनु उहाँको कर्तव्य भनेर उहाँलाई मैले के गर्नुभएको भनेर सोधेँ आज अति भएर म्यासेज गरे र कानुनको सहयोग लिने कुरा उहाँलाई बताए साथी तपाईँले जे गर्नुभयो एकदमै राम्रो गर्नुभयो कसैले आफूलाई नराम्रो व्यवहार गर्छ भने त्यस विरुद्ध पक्कै पनि बोल्नुपर्छ किनभने त्यस किसिमका दुर्व्यवहार हामीलाई जोसुकैले जहाँ पनि गर्न सक्छ तर हामी चुप लागेर सहेर बस्यौँ भने हामी त्यो पीडाबाट कहिले पनि मुक्त हुन सक्दैनौँ त्यही भएर जिग्रे हामीलाई कसैले पनि यौन दुर्व्यवहार गर्छ भने त्यस विरुद्ध आवाज चाहिँ हामीले उठाउनै पर्छ है झिग्री र झिग्री तपाईँलाई धेरै धेरै धन्यवाद छ है हाम्रो कार्यक्रम सुनेर यो परिवर्तन ल्याउन सफल हुनुभएकोमा र उक्त सरलाई किन त्यस्तो गर्नुभएको र तपाईँले कानुनको सहयोग पनि लिन सक्ने भनेर भन्नुभयो नि त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो है पक्कै पनि हो साथी तर अबको दिनमा पनि त्यो सरले तपाईँलाई केही नराम्रो व्यवहार गर्न खोज्छ भने उसको विरुद्ध स्कुलको प्रशासनमा हुन्छ कि आफ्नो घरमा हुन्छ यो कुरा चाहिँ भन्नुपर्छ होला हो है जिग्री र के के थाहा त्यो शिक्षकले तपाईँको अरू साथीलाई पनि त्यस्तो व्यवहार गरेको हुनसक्छ नि र उहाँहरूले पनि तपाईँले जस्तै कसैलाई नभनी आफै मात्र तनावमा बस्नु भएको पनि त हुनसक्छ नि त्यही भएर झिग्रे आफ्नो कुराहरू साथीलाई पनि सेयर गर्नुभयो भने के थाहा त्यस्ता कुराहरू अझै बाहिर निस्किन सक्छन् कि पके पनि र साथी यदि अरू केही समस्या भयो भने हामीलाई सम्झनु होला हामी तपाईँको साथ र सहयोगको लागि पक्कै पनि तयार हुनेछौँ प्रतिक्रिया पढाउनुहोस् र रिचार्ज कार्ड पाउनुहोस् कार्यक्रममा सोधिएको प्रश्नको उत्तर वा बारे विचार वा प्रतिक्रिया पठाई हरेक हप्ता गोला प्रथाबाट छानिएको दुईजना साथीले पाउनुहुनेछ एक सय रुपियाँको रिचार्ज कार्ड रिचार्ज कार्ड त्यसैले पठाउने होइन त तपाईँको अमूल्य विचार हामीलाई ओहो क्या रमाइलो के अबदेखि त म पनि के के लेखेर पठाइहाल्छु क्या के भयो कासी के लेखेर पठाउँछु भने फेरि तिमीले अब के हुनु नि कलाजीले अब कार्यक्रममा कुनै कुरा लेखेर पठायो भने त सय रुपियाँको रिचार्ज कार्ड पाउने रहेछ अनि लेखेर पठाउनु परेन त भने <laughs> क्या हो के तिमीले लेखेर पठाउँदैमा तिमीले पाउँछौ कि क्या हो रिचार्ज कार्ड त्यो त हाम्रो श्रोता साथीलाई पो हो त बिजिक क्या बोर है तर केही छैन जिग्री तपाईँले पाए पनि मैले पाए जस्तै त हो नि अब आफ्नो जिग्री नै विजय हुँदा म खुसी हुन्न होला र बाबा क्या जान्ने साथीलाई मख पार्न त ल ल अब यो तिम्रो बुट्टा भरेको कुरा सकियो भने हाम्रो विजय साथीको नाम पनि घोषणा गर्ने कि सबिन भइहाल्छ नि बरु खुवाइदेऊ त म पर्छु जिग्रे अब ध्यान दिएर सुन्नु है त यो हप्ता हाम्रो रिचार्ज कार्ड जित्न सक्ने विजय साथी हुनुहुन्छ र उहाँहरू हुनुहुन्छ उहाँहरू हुनुहुन्छ अछामका जिग्री निर्प बोहरा र धनकुटाको जिग्रे निर्मला कुवर धेरै धेरै बधाई छ साथी तपाईँहरूलाई र उहाँहरूले के के लेख्नु भएको छ भनेर पनि सुनाउँछौँ है त र साथी हाम्रो पहिलो विजेता साथी नृप बोहराले लेख्नुहुन्छ हाम्रो देशको एसएलसी बोर्डले लिने परीक्षा नजिकै आइसकेको छ तर अछाम जिल्लाका धेरै ठाउँहरूमा अहिलेसम्म पाठ्य पुस्तक नै पुगेको छैन यस्तो अवस्थामा ती विद्यार्थीहरूले कसरी राम्रो प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गर्छन् होला यस विषयमा सम्बन्धित निकायको ध्यान जान एकदमै जरुरी छ र यसै गरी कि हाम्रो अर्को विजय साथी लेख्नुहुन्छ साथीसँग मनका कुरा सुनेर मैले किशोर अवस्थामा आउने शारीरिक मानसिक र भावनात्मक परिवर्तनहरूको बारेमा जान्ने र त्यस्तो परिवर्तनसँगै आउने विभिन्न किसिमका समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने कुरा पनि थाहा पाएको छु त्यति मात्रै नभएर नि साथी यो कार्यक्रम सुनेर मैले जीवनमा आइपर्ने विभिन्न समस्या र त्यस्तो समस्या आयो भन्दैमा विचलित नभएर कसरी प्रभावकारी सञ्चारको प्रयोग गरी समस्या समाधान गर्ने भन्ने कुरा पनि जानेको छु र मलाई लाग्छ मैले जस्तै धेरै साथीले यो कार्यक्रमबाट फाइदा भएको छ भनेर अरू दुवैजना साथीलाई धेरै धेरै धेरै बधाई छ र धेरै धेरै धन्यवाद पनि कार्यक्रमलाई यति धेरै रुचाई आफूलाई लागेको भावनाहरू निर्धक्क भएर लेखी पठाउनु भएकोमा तर साथी हामीले तपाईँहरू दुवैजनालाई सम्पर्क गर्न पनि खोज्यौँ तर सम्पर्क हुन सकेन त्यसैले तपाईँले यो कार्यक्रम सुन्ने बित्तिकै हामीलाई हाम्रो कार्यक्रमको मोबाइल नम्बर अन्ठानब्बे तेह्र उन्नाइस अडचालिस बहत्तरमा सोमबार बिहान नौ तिसदेखि बेलुकी पाँच तिससम्ममा सम्पर्क गर्नुहोला Thank you. माया के होला सोचेको तिमी नै हो मेरी बेहुली हेर हेर हेर लाजै छैन है यत्रो साथीको अगाडि तिमी नै हो मेरो बेहुली भन्दै मलाई साइड हान्नलाई उस उस उस उस दङ्ग परेको होला नि म जस्तो ह्यान्डसम केटाले बेहुली बनाउँछु भनेर सुनेर दङ्ग परेर यो त मैले गीत मात्र गाएको कुरो र कुलोलाई जता बङ्गाए पनि बङ्गिन्छ केटो त्यही भएर धेरै ठिक्क पार्नु पर्दैन अब भनिहालौ मानि भने बेसे भयो मानिन भने यस्तै यस्तै भन्छु भनेर सोचेको थियो होला नि होइन धेरै बुझ्छौ के तिमी देख्नुभयो त झिक्री अब हुँदा हुँदा आफूलाई राम्रो लाग्ने गीत पनि गाउनु नपाउने अरे यस्तो पनि हुने रहेछ कलियुगमा बाबा भयो अब धेरै गफ नहाकौ अनि लागौ आजको भ्युवाई प्रश्न तर्फ झन् उसले सम्झाउला कि भनेर बसेको त माया र प्रेम बाहेक त अरू के पनि याद नहुने भयो भने यो केटोलाई के गर्ने होला बी कला जे पाए त्यही कुरा चाहिँ नहर है बरु सुन यो हप्ताको भ्युवाई प्रश्न र झिग्रे तपाईँ पनि ध्यान दिएर सुन्नुहोस् है र यो हप्ता हामीले भिवाई प्रश्न माया पिरतीसँग सम्बन्धित भन्दा पनि हाम्रो देशको शिक्षासँग जोडेर सोध्न लागेका छौँ र साथी देशको राजनीतिक अस्थिरताले गर्दा शिक्षा क्षेत्रमा पनि धेरै नै असर गरेको छ त्यही भएर यही बारेमा हामीले तपाईँलाई एउटा प्रश्न राख्न चाहन्छौँ र प्रश्न रहेको छ तपाईँको विचारमा किशोर किशोरीलाई शिक्षामा समान पहुँचमा पुर्याउनको लागि के गर्नुपर्छ होला प्रश्न फेरि एकचोटि तपाईँको विचारमा किशोर किशोरीलाई शिक्षामा समान पहुँचमा पुर्याउनको लागि के गर्नुपर्छ होला र झिग्रे तपाईँको विचार राख्नको लागि मोबाइलको म्यासेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको विचारहरू घर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री यानि कि पैसा नै नलाग्ने नम्बर चार चार शून्य शून्यमा आफ्नो विचारहरू पठाउँदै गर्नुहोला भन्दै अब चाहिँ जाने बेला भइसकेको छ है र जिग्रे विदा हुनु अघि हामीसँग एक हप्ताभरि अप्रत्यक्ष रूपमा सम्पर्कमा रहनको लागि हाम्रो पत्राचार गर्ने ठेगाना रहेको छ जिग्रे सबिन र जिग्रे कला रेडियो कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर एक एक आठ ललितपुर नेपाल र पोस्ट बक्स नम्बर एक एक आठ सात काठमाडौँ नेपाल यसै गरी हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ सिडब्लु फ्रेन्ड्स एट हटमेल डट कम सिडब्लुएफआरआइइएनडिएस एट हटमेल डट कम र मेसेज मार्फत हामीसँग नजिक रहन चाहनुहुन्छ भने मोबाइलको मेसेज बक्समा गएर एसएसएमके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्ना भावनाहरू लेखेर पठाउन सक्नुहुन्छ सत्तरी सत्तरी यानि कि सात शून्य सात शून्यमा अनि झिग्रे हाम्रो बारेमा जानकारी लिने थुप्रै माध्यमहरू मध्ये हाम्रो वेबसाइट पनि एक हो र झिगले हाम्रो वेबसाइट रहेको छ डब्लु डब्लु डब्लु डट एसएसएमके डट ओआरजी लौ त साथी हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यमबाट हामीलाई सम्पर्क गर्दै गर्नुहोला र यो मायाको मौसममा सबैजनासँग माया बाँड्नुहोला भाइचारा बढाउनुहोला र समझदारी साथ काम गर्नुहोला र भ्यालेन्टाइन्स डेलाई प्रेमी प्रेमिकाले माया साटासाटको रूपमा मात्र मनाउने भन्दा पनि सबैजनाले एक अर्काप्रति सद्भाव र आदरको भावना राख्नुहोला भन्दै आजको कार्यक्रमबाट तर्फबाट साथीसँग मनका कुराको सबै टिम सविता आयुष र म तपाईँलाई नै बिछट्टै माया गर्ने तपाईँकै प्यारे साथी कला र यो प्यारे कलासँगै म पनि तपाईँको हसिलो रसिलो जिग्रे सबिन पनि चिटिक्क परेर बिदा माग्छु नमस्ते बाई बाई फेरि भेटौँला ह्याप्पी भ्यालेन्टाइन्स डे